लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल नेकपा एमाले संसदीय दलका नेता एवं अध्यक्षका प्रत्याशी केपी ओलीले माधव कुमार नेपाल र अध्यक्ष झलनाथ खनालको समीकरणप्रति विश्वास नभएको बताउनु भएको छ महाधिवेशन स्थल भ्रिकुटी मण्डपमा पत्रकारसँग कुराकानी गर्दै ओलीले अध्यक्ष खनालले आफूसँग पटक पटक तपाईँको स्वास्थ्यले साथ दिन्छ भने मेरो समर्थन तपाईँलाई हुन्छ भनेको भन्दै ओलीले खनालले आफूलाई नै समर्थन गर्ने दावी गर्नुभएको छ उहाँले पदाधिकारी थप्ने प्रस्ताव अस्वाभाविक हुने भन्दै त्यसको विरोध गर्नुभएको छ हरेक महाधिवेशनमा पदाधिकारी थप्दा डोकोमा नअट्ने भन्दै अहिले कायम रहेको पदाधिकारीको संख्या नै ठिक भएको तर्क गर्नुभएको छ त्यस्तै ओलीले अनुशासन आयोगको प्रतिवेदनमा संगठनात्मक कुराहरू बढ़ी आएको भन्दै त्यसलाई संशोधन गर्न आवश्यक भएको बताउनु भएको छ नेकपा एमालेको जारी नौ महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि टोली नेताहरूले आआफ्नो निचोड पेश गरिरहेका छन् काठमाडौँको ब्रिकुटी मण्डपमा जारी बन्द क्षेत्रमा हिजो निचोड राख्न बाँकी नेता टोली नेताहरूले सुझावसहितको निष्कर्ष पेश गरिरहेका छन् महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि छलफल गर्न बनाइएका उन्नाइसवटा समूहमध्ये दसवटाले हिजो नै सुझाव राखिसकेका छन् भने बाँकी रहेका नौवटा समूहले आज आफ्नो धारणासहितको सुझाव पेश गर्नेछन् अधिकांश समूहले पदाधिकारीको संख्या नबढाउन सुझाव दिएका छन् पदाधिकारीको संख्या थप्दा कार्य विभाजनमा भद्रगोल हुने भएकाले पुरानै कार्य समितिलाई निरन्तरता दिन माग गरेको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले बताउनु भएको छ विधान संशोधन मार्फत एमाले उपाध्यक्ष र सचिवको संख्या पाँच उप महासचिव दुई बनाउने प्रस्ताव गरेको छ संविधान सभाको निर्वाचनमा सहभागी भई प्रतिनिधित्व गर्न नसकेका राजनीतिक दलहरूसँग संविधान सभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले आज पनि छलफल गरिरहेको छ नयाँ बन्ने संविधानमा उनीहरूको एजेण्डा समावेश गर्नका लागि उपसमितिले हिजोदेखि नै छलफल थालेको हो संविधान सभाको निर्वाचनमा सहभागी भएका तर प्रतिनिधित्व गर्न नसकेका दलको संख्या बयानब्बे रहेको छ हिजो बयालिसवटा दललाई बोलाइएको भए पनि जम्मा दसवटा जति दलका प्रतिनिधि मात्र उपस्थित भएका थिए आजको छलफलमा बाँकी दलहरूलाई बोलाइएको संसद सचिवालयले जनाएको छ उप प्रधानमन्त्री प्रकाश मानसिंहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पुग्ने कुनै पनि कानून सरकारले नबनाउने प्रश्न पार्नु भएको छ नेपाल प्रेस युनियन जिल्ला समिति काठमाडौँद्वारा युनियनका पूर्व केन्द्रीय अध्यक्ष तथा काठमाडौँ जिल्ला समितिका पूर्व अध्यक्षहरूको सम्मानमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री सिंहले संसदमा दर्ता भएको अदालतको अपहेलना सम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतामा आँच पुग्ने भए त्यसलाई संसदबाट पारित नगरिने बताउनु भएको छ कंग्रेस महामन्त्री समेत रहनुभएका सिंहले कंग्रेस स्थापना कालदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै आइरहेकोले कहिले पनि प्रेस स्वतन्त्रता विरोधी काम नगर्ने बताउनु भएको छ कार्यक्रममा उप प्रधानमन्त्री सिंहले सरकारले सभासदका नाममा पाँच करोड़ रूपियाँ दिन नलागेको प्रश्न पार्नु भएको छ उहाँले प्रत्येक निर्वाचन क्षेत्रको विकासका लागि केही रकम विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिँदै सो रकम जिल्ला विकास समिति मार्फत विकास निर्माणमा खर्च गरिने स्पष्ट पार्नुभयो नेकपा माओवादीको केन्द्रीय कमिटि बैठक आज सकिने भएको छ अध्यक्ष मोहन वैद्य र सचिव नेत्र विक्रम चन्दले पेश गर्नुभएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि दुवैजनाले जवाब दिने कार्यक्रम रहेको माओवादीले जनाएको छ केन्द्रीय समितिको बैठकमा वैद्यको संघर्षको कार्यदिशालाई समृद्ध बनाऊ पार्टीलाई एकताबद्ध गर्दै क्रान्तिको दिशामा दृढतापूर्वक अगाडि बढौं शीर्षकको प्रतिवेदन पेश भएको छ त्यसमा असहमति जनाउँदै सचिव चन्दले युद्धको जनयुद्धको निरन्तरतामा एकीकृत क्रान्तिको सिद्धान्त भन्दा यथास्थितिमा क्रमभङ्गता इतिहासको आवश्यकता शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ प्रतिवेदनमा टिप्पणी गर्ने सदस्यहरूले दुवैको प्रतिवेदनलाई मिलाउँदा मात्रै पूर्णता पाउने निष्कर्ष निकालेका छनृ पूर्वी अफगानिस्तानमा बगरामा एक आत्मघाती आक्रमणमा परि सोह्र जनाको मृत्यु भएको छ अमेरिकी सेनाको हवाई अखड़ा नजिकै भएको सो आक्रमणमा मृत्यु हुनेमा नेटोका चार सैनिक रहेका छन् आक्रमणमा दश सर्वसाधारण र दुई अफगानी सुरक्षाकर्मीको समेत मृत्यु भएको छ आक्रमणको जिम्मेवारी तालिबानले लिएको बीबीसीले जनाएको छ र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि सेमी फाइनलका खेल सुरु हुँदैछ पहिलो सेमी फाइनलमा आयोजक ब्राजिल र जर्मनी भिड्नेछन् खेल राति पाउने दुई बजेपछि सुरु हुनेछ पाँच पटकको विश्व विजेता ब्राजिल र छैटौँ पटक उपाधि जितेर नयाँ इतिहास कायम गर्ने धुनमा रहँदा तीन पटकको विश्वकप च्याम्पियन्स जर्मनी पनि ब्राजिललाई हराउँदै चौथो पटक उपाधि रक्षा गर्ने दाउमा रहेको छ समूह चरणको खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गर्दै समूह एकको विजेता बनेको थियो भने अन्तिम सोह्रमा चिलीलाई टाई ब्रेकरमा पछि पार्दै अन्तिम आठमा स्थान बनाएको थियो क्वार्टर फाइनलमा कोलम्बियालाई पाखा लगाउँदै ब्राजिलले सेमी फाइनलमा स्थान पक्का गरेको हो हौस् त यसका साथै अपराह्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी साठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस next नेक्स्ट consultancy कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख नारायणगढ फोन जेरो फाइभ का लागि सुन्नु हजुर तपाई हाम्रै वनपाखा भन्ज्याङ चौतारीमा घन्किने सुमधुर लोक भाकाहरूको सङ्गालो कार्यक्रम रोजाइमा लोक भाका सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोक भाका भने फोन गर्नुहोस् हामीलाई शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसमा हामी बजाउँछौ तपाईँको रोजाइको लोक भाका कार्यक्रम रोजाइमा लोक भाकामा मनभरिकै भए हेलो डार्लिङ है भन त मलाई भन कस्तो कस्तो भएको छ हरेक हप्ताको मङ्गलबार र बिहिबार अपराह चार बजेको अर्पण खबर पछि मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा कार्यक्रम रोजाइमा लोक भाका रोजाइमा लोक भाका अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र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 र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास डिस्कभर बाइक एक सय को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस छोरा कस्तो लाग्यो त हुनेवाला बुहारी हुनेवाला बुहारी त साह्रै राम्री छिन् अनि यो घरको डेकोरेसन झनै राम्रो बरु बुबा हुनेवाला सम्धिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेकोरेसन कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँकी बुहारी पनि खुसी ए यी सामानहरू